प्रस्तुत छ बीबीसी मिडिया एक्सनद्वारा निर्मित नाटक श्रृङ्खला कथा मिठो सारङ्गीको यो नाटकका कथा तथा पात्रहरू काल्पनिक हुन् यदि कसैको जीवनसँग मेल खान गएमा त्यो संयोग मात्र हुनेछ अब सुन्नुहोस् बिजुलीको कथा अङ्क एक नमस्कार है हजुर म दिलु गन्धर्व नयाँ कथा भन्नु पहिले तपाईँलाई एउटा कुरो सोध्छु है तपाईँको घरमा बिजुली छ कि छैन छैन भने त कुरै सकियो छ भने लोड सेडिङ चाहिँ कत्तिको हुन्छ नि म बस्ने गामठाममा त अच्चाकाली बत्ती जान्छ नेपाल पानीको धनी देश भनेर के गर्नु गामठामको कुरा आर्दा झल्यास सम्झे अघिल्लो साल मनमाएको कथा खोज्न पाथर जाने क्रममा मेरो कानमा अर्को कथा पनि खुसुक्क परित्यो ताप्लेजुङको बिजुबारे गाउँको कथा कुनै दिन सुनाउन पर्ला भनेर पकेटा राखेको थिएँ यसपालि भने त्यही कथा सुनाउने विचार गरेँ है हजुर मैले मेरो मेरो पालामा यो सिसिली के तेरो पाला हुन्छ मेरो पनि के मैले बिहान झगडा नगर अब यहाँ पालो मिचेपछि यहाँ पालो पालो गरेर जो पहिले आयो त्यसले कुट्ने हो अनि पालो गर्दा झगडा नपरि सबै मिलेर गरौँ न तपाईँहरू झगडा पर्नुहुन्छ बत्ती भएको भए बिजुली भएको भए यहाँ कति सुविधा हुन्छ यहाँ मेरो पालो छ आज त फेरि हिसाब पनि मिल्दैन त एन्सर पनि के हो के हो कतिचोटि ट्राई गर्दा पनि मिलेन बत्ती नि ए बा आमा बत्तीमा मोटी त्यसलाई सिद्धि भने अनि बत्ती जोडौँ भन्दा चाहिँ तपाईँ मान्नु न तेल त हुनै पऱ्यो नि अब भोलि बिहान घाँस काट्नु कि होम गर्नु बुवा पनि रातको त के कुरा भयो र बिजुली नभएपछि कामकाजका बेला दिउँसै पनि बिजुबारे गाउँमा निकै अप्ठ्यारो पर्थ्यो हजुर गाउँकै तल बिजुबारे खोला भएर के गर्नु बिजुली निकाल्नेतिर ध्यान कसैको गए पो तैपनि एक दिन गाविसको पूर्व अध्यक्ष मानसिंहले सबै गाम्लेको भेला डाके एकछिन एकछिन काका एकछिन है एकछिन ल हेर्नुहोस् तपाईँहरूलाई अब मैले किन यहाँ डाकेको भने हाम्रो गाउँ एकदमै अध्यारो छ पारी गाउँ देख्नुभयो नि हेर्नु त कति उज्यालो छ यो भएकोले गर्दाखेरि हामी पनि यहाँनिर सानो एउटा बिजुली बालौँ कि भनेर तपाईँहरूलाई सल्लाहको लागि बोलाएको होइन बिजुली बिजुली भन्नु त तपाईँहरू सबैजना एउटा कहाँ सानो नानी बिजुलीमा करेन्ट लागेर मर भन्छन् अब त्यस्तो कुरा गर्नु हुँदैन होइन सतर्क पनि हुनुपर्छ नि हजुर आमा आमाले कुरा बुझ्नु भएको छैन के यसलाई त सही सदुपयोग गर्न जानुपर्छ नि निकाल्यो बिजुली भने बत्ती त नि काका पर त्यो बिजुबारे खोला छ नि त्यहीदेखि ठ्याक्कै निकाल्ने त्यो बिजुबारे खोलाको पानी त एकदम चिसो छ चिसो पानीमा कहाँ बत्ती बल्छ त <laughs> काकाले बुझ्नु भएको रहेन बत्ती बल्छ काका बत्ती बल्छ बुझ्नु भएन त्यस कारण नबुझ्यो अब त्यो के अरे ढिकी झगडा गर्ने को को को को मान्छे यताउता ती तिनीहरूको पनि त समस्या समाधान हुन्छ नि यहाँ बिजुलीका सुशीलासँग सानो झगडा पर्यो नि त मेरो कति साह्रो झगडा त झगडा गर्नु पर्यो होइन बत्ती नभएको कारण त हो नि हेर्नुहोस् त मिल भएको भए एउटा सानो ढिकेमा सबै गएर लापा खेल्नु पर्ने त थिएन नि म पनि तपाईँ एउटा सानो कुरा राखौँ है हुन्छ ल धनराज दाईले के कुरा बिजुलीकै कुराको बारेमा छलफल गर्न हाम्रो मानसिंहले बोलाएको छ मैले पनि सुनेको छु ठुलोभन्दा ठुलो योजना आउँदैछ अरे यहाँ हाम्रो यो बिजुबारे खोलाबाट ठुलो बिजुली योजना आउँदैछ भन्ने मैले सुनेको छु तपाईँलाई कस्तो लाग्छ त्यो ठुलो योजना नै आओस् कि जस्तो लाग्छ मलाई झिना मसिना कुरामा नअल्दिनु जस्तो लाग्छ हामीलाई त बिजुली चाहिहालेको छ त्यति मात्र होइन नि होइन मेरो विचार चाहिँ के हो भने नि ठुलो योजना आयो भने हामीहरूले पैसा लगानी पनि गर्नु पर्दैन न खम्बा बोक्नुपर्छ ठुलो योजनाले बाटो पनि ठुलै खरिदिन्छ अनि गाउँघरमा स्कुलहरू पनि बनाइदिन्छ नि होइन होइन सुन्नुहोस् है अब के हो भने होइन अस्तिको पालिमा हामीले स्कुल बनाउँदाखेरि हामी ढुङ्गा बोकेर काँध पिल्सेर छैन अझै पनि हामी त्यसरी यो समाधान गर्न सक्दैनौँ ल म लागेँ अल्छी तिग्रा मिठा जिब्रा धनराजले गाउँमा बिजुलीको ठुलो योजना आउने कुरा सुनाएपछि लघु जलविद्युत निकाल्ने बारे राखिएको बैठक नै बिथालियो केही दिनपछि त हजुर बिजुबारे खोला तिरमा नौला नौला मान्छे भेटिन थाले ए सिरम भाइ सिरम भाइ ए तेरी त्यो स्केल अलि माथि गर माथि थोरै माथि यी त साह्रै सोझेर पख है पख है एकैछिन त ल ल ठिक छ अब त्यो रुखको यतापट्टि जाऊ थोरै पानीमा खस्ला फेरि दाजु श्रीराम भाइ त्यो फिल्म सुटिङ हो फिल्म सुटिङ त्यो खोला पानी बसिया चाहिँ के हिरो हो कि क्या हो एक एकछिन है भाइ एकछिन एकछिन ब्यालेन्स बिग्रिन्छ कि भाइ एकछिन गन्जी सोध्नु एकछिन है त्यही त दाइ म एकैछिन भाइ है खोल्सा पारीको के हिरो हो हेतेर भाइ यो फिल्म सुटिङ होइन कि भाइ नाप्दा चलिरहेको छ तिमी कस्तो टेन्सन दिन्छौ यार अहिले को नाप्दा जै हो यहाँ अहिले खोलाको नाप्जा चलिरहेको छ हाम्रो बिजुबारी खोलाको पनि यो भएको यस्तो हो कि भाइ सुच्नु न यो खोलामा चाहिँ बिजुली निकाल्ने बारेमा जाँच चलिरहेको छ कि त्यही भएर मैले गरिरहेको सिरामबाई त्यहीँ बस त्यहीँ बस न अब त्यहीँ बस बिजुली निकाल्नको लागि अँ बिजुली निकाल्नु भयो तिमीले सबै कुरा किन चाहियो भाइ यार बुझ्न चाहेको नि अनि पछि कुरा है भाइ मलाई सिराम भाइ यो चाहिँ अलिक कत्रो ठेका हो ठुलै ठुलै हो भाइ ठुलै हो एकदम ठुलो भाइ ल सिराम भाइ माथि आऊ तिमी माथि आऊ साथी सिरामै माथि आऊ तिमी ल बिजुलीको पो बारेमा पो रहेछ त ल जाउँ हामी माथि आऊ भनेको चक्रेलाई बेबी जाउँ चक्रेलाई जाउँ पर्की के अरे पर्छ पर्छ देउसरा तिमी मेरो घरमा आउँदाखेरि म आज एकदम खुसी भएको छु क्या एकदम खुसी भएको छु रात निन्द्रै लाग्दैन हौ के भएको बे गर्ने अरे नगर्ने त ए सुन न पहिला बिहे गर्ने भन्ने कुरा त यस्तो हो नि त त्यो पल्लो गाउँमा मेरो त्यो पल्लो गाउँमा त्यो भवन ठेका पट्टा के के के के के के कुरा छ क्या अब त्यहाँबाट पैसा चाहिँ के कति आउँछ नि त पैसा आउँछ नि पैसा टन्न आउँछ नि को र गन्जे पो यति नै बेला किन कहाँ भन्नु पर्दैन एउटा टाइम हुन्छ नि हेर आउने पनि केटाहरूको ओहो देउसेर राख्ने यतै पो रहेछ दाजु होइन तपाईँले एउटा नरिसाउनु बुढो मान्छे या हामी एउटा कुरो लिएर आएको छौँ के व्यस्त त किन व्यस्त हुन्छ नि यसो आउने बेलामा टाइम मिलाएर आयो भइहाल्थ्यो नि यसो आउँदा मिल्दैन टाइम त मिलाएर आएको नि एउटा टाइम मिलेको छ कि दाजु त्यो बिजुबारी खोलाको थाहा छ नि त के भयो त बिजुबारी खोलामा के भयो त्यहाँ चाहिँ नाप्दै थियो कि इन्जिनियरले फिल्म सुटिङ गरेको जस्तो लागेर हामी चाहिँ के को फिल्म फिल्म सुटिङ जस्तो त्यहाँ बिजुली निकाल्ने रहेछ बिजुबारे खोलामा फिल्म सुटिङ कि बिजुली कि बिजुली बिजुली निकाल्ने छ थिए अब तपाईँ चक्रे दाई सबैले छ त्यहाँ ठेक्का चाहिँ तपाईँले लिनु पर्यो अनि त्यो ठेक्काबाट चाहिँ हामीले पनि यसो काम पनि दाम पनि माम पनि ठिक छ केटा जो होस् त्यो काम चाहिँ पक्का ठेक्कापट्टा त्यहाँ बुझ्छु त्यस पछाडि ठेक्कापट्टा लिइसकेपछि तिमीहरूलाई पनि कहाँ हेर्नुपर्छ कसरी हेर्नुपर्छ मैले पनि त जानेको छु नि दाउरा पनि चाहिने गनेले पनि मलाई मद्दत गर्दैन ओ नमस्कार नमस्कार नमस्कार भाइहरू अनि चक्रे भाइ त्यही त दाइ तपाईँलाई भेट्न आएको नि एउटा मैले कस्तो कुरा सुने के त्यो केटाहरूले के के भन्दै थियो कि पर बिजुबारे खोलाको पर गएको पुरा क्यामेरा जस्तो रहेछ उनीहरूको चाहिँ त्यो दुर्पिन रहेछ क्या पुरा मजाले हामी चाहिँ फिल्म सुटिङ गरेको जस्तो देखेर चाहिँ हामी हेर्नु गएको हाइड्रो पावर निकाल्ने अरे भाइ हो नि त्यहाँ इन्जिनियर पनि थियो काका हेर्नुहोस् है त्यो इन्जिनियरले पुरै चाहिँ नाप्दै थियो त्यहाँ त्यही त यो के हो यो कहाँबाट हो भन्ने कुरा चाहिँ तपाईँलाई थाहा छ त्यही त दाइ कुरो यस्तो नि त तपाईँ त धेरै थाहा छ तपाईँलाई होइन त्यो भएपछि हामीलाई यत्रो गाउँमा हामी केटाहरू छौँ होइन हो त हामीले दाम पनि कमाउनु पर्छ काम पनि पाउनु हाम्रो केटाहरूले हाम्रो भाइ छोराछोरीले काम पाएन कसले पाउने यस्तो बेलामा हाम्रा गाउँमा आएको योजनाबाट हामीले समयमै फाइदा यही हो मौका त काम होइन यो अस्तिको मिटिङमा यो बिजुलीको कुरा निकाले थियो चिसो पानीबाट कसरी निस्केर जान्छ र अब होइन म पनि छक्क परे हेर्न अब मेरो यहाँदेखि तिन किलोमिटर माथि घर छ हजुर हजुर पानी नजाने ठाउँ बिजुली कसरी जान्छ मलाई पनि यस्तो पानी पाउँदैन त हामीले हामी त छक्क पर्यो ओ नेपाली राम्रो बस्नुहोस् बस्नुहोस् हाम्रो यहाँ यो बिजुलीको विषयमा छलफल हुँदैछ मलाई एक गिलास चिया दिनुहोस् न बिहान बिहान के छ्याङ मिटर छ ल ल ल हजुर हजुर एक गिलास मलाई दिनुहोस् है हजुर अनि के छ तन गाउँघरको हाल खबर खबर त्यही छ यहाँ चाहिँ बिजुलीको लागि उकालोमा चाहिँ पानी नजाने ठाउँ बिजुली पुग्छ भनेको छ अब तपाईँको चाहिँ किनभनेदेखि चिसो पानीबाट बिजुली कसरी जान्छ भन्ने कुरो पानी कुलोको कुरो आएन अनि नेउपाने सर अब अस्तिको कुरोमा चाहिँ त्यस्तो भइरहेको थियो होइन होइन चिसो पानीबाट बत्ती निस्किन्छ कुरा होइन के चिसो पानीबाट बत्ती निस्किन्छ यो बत्ती चाहिँ करेन्टबाट तारबाट चाहिँ प्रत्येकको घर घरमा जाने हो कि त्यो पर त्यो बिजुबारी खोलामा बिजुली निकाल्ने कुरा छ अरे नि हो त्यो यता खोला फिर्काएपछि त सुक्नै पऱ्यो नि त त्यो बिजुली कुरा गर्छ ठुलो रात रात ठुलो कुरा के टाउको घन जस्तो छ र मैले गुड मर्निङ अनि तिमीहरूको के हल्ला गरिरहेको छौ नि अघिदेखि हल्ला सुनिरहेको छ त मैले यो घनेले घरिघरि नि खोजेको नि खोजेको छ सर मलाई जतिखेर यसले टाउको ठुलो छ तेरो घन जस्तो भनेर अनि यस्तो कुरामा तिमीहरू डिस्कस गरेर बस्ने हो त ल अब यो बिजुली बत्तीको बारेमा चाहिँ मलाई केही कुरा थाहा छैन तिमीलाई जति थाहा छ मलाई त्यति थाहा छ आउँछ अरे भने चाहिँ सुने मैले अरू कुरो केही थाहा छैन पछि फुट्ला नफुट्ला पछि देखा चाहियो भने के हुन्छ हुन्छ नि अब अहिले त्यो त्यस्ता बारेमा कुरा गर्नु हुँदैन त्यो पोखरी यता फुर्कायो भने त हाम्रो स्विमिङ गर्ने ठाउँ पनि हुँदैन नि त सर ल यसलाई पढ्नको टेन्सन छैन अब स्विमिङ गर्ने टेन्सन छ ल होला नारा अब आफ्नो आफ्नो किताब निकाल त यसरी गाउँमा बिजुली आउँदैछ भनेर एकाएक ठुलै हल्ला चल्यो हल्लै त हो चल्यो हरायो दुई दुई वर्षसम्म चाहिँचुई कसैले आएर केही गर्दैनन् त्यसपछि भने बिस्तारै गाउँमा फेरि नयाँ मान्छेहरूको चलपल हुन थाल्यो अब उकालोमा निकै गाह्रो बिस्तारै जान त्यहाँ ढुङ्गाहरू छ अनि अब लगानी पनि थुप्रै भयो बहिनी त्यही त सर तर केही न चिन्ता नलिनु बिस्तारै बिस्तारै केही होला नि होइन सर हजुर अब अब गर्नै पर्यो नि को आएछ मान्छे हो खोइ सर नमस्कार नमस्कार नमस्कार दिन सकेन कहाँ चिन्नुहुन्छ तपाईँ गाउँको मान्छे गाउँको मान्छे यही गाउँको मान्छे हो म पनि अब यहाँ चाहिँ अब यो बिजुबारे खोलाको मासतिर यो खोज चाहिँ पहिलाको कम्पनीबाट चाहिँ त्यो दर्ता चाहिँ मैले किनेको छु अब त्यसको लागि यसो काम गरौँ भनेर यसो स्टडी गरेर आयो म हुन्छ नि तपाईँ नि तपाईँ जाँदै गर्नुहोस् हुन्छ म होटल गएर अरू काम गर्दै गर्छु हुन्छ सर है त चक्रे भाइ उहाँले त को को भन्नुभएको छ परिचय गरेर म चक्रे यही गाउँको मान्छे यी मेरो केटाहरू धनकास दाई मेरो चाहिँ राजनीतिक पहुँच माथिसम्म पनि छ होला तर तपाईँहरू अब म त यहाँ अब तपाईँहरूकै गाउँको लागि विकासको लागि काम गर्नको लागि आएको हो विकास गर्ने हजुर अब बिजुलीको लागि अब बिजुली चाहिँ म यहाँ किनेको छु मैले ए बिजुली पनि आएको थियो नि अस्ति पनि आयो अहिले पनि उयो जानै त होला नि कि के होइन अनि नाप्नको लागि मात्रै काम गर्न आउनु भएको थियो तपाईँ म काम गर्नुको लागि आएको हो काम गर्नुपर्ने हो भने पहिला कुरा सुन्ने पहिला कुरा सुन्नु परेन गाउँलेको हजुर त्यो त पर्छ हामी मिलेर जानुपर्ने हुन्छ हजुर त्यो त एकदमै हो होइन मिलेर जाने तपाईँहरू अब यो काम गर्ने माहौल हामीलाई पनि एउटा बनाइदिनुहोस् सजिलोसँगले होइन माहौल मात्रै बनाइदिने कि तपाईँहरूले अब अहिले सुरुमै यसरी अब दाम काम कामै नगरी कामको गर्न थाल्नु भने कसरी काम अगाडि बढ्छ त त्यो त काम त हामीले गर्ने हो त्यो त भने हामी लाने हो त्यही त होइन त्यो त अब कस्तो कुरा गर्नुभएको तपाईँले होइन सर अब कुरा त कस्तो भने नि अब रितु बहिनी र म अब त्यहाँ फिल्डमा गएको हजुर हजुर हेर्नलाई हजुर त्यहाँ जाँदाखेरि नै ठोक्लै चाहिँ गएर तपाईँको हेर्नुहोस् त्यहाँ त तपाईँको तपाईँहरूलाई सुरुमा जाँदा तपाईँहरूलाई त्यस्तो गरेको अब फेरि अर्कोपल्ट जाँदाखेरि त्यहाँनिर त्यस्तो हुँदैन होइन सर त्यो सकिँदैन त्यहाँ हामीलाई चाहिँ सुरुमै काम गरेर नदिएपछि त्यो गर्न सकिन्न बरु हामीलाई फाइदा भयो भने सर हामी त्यो लाइसेन्स बेचिदिउँ सर हेर्नुहोस् होइन त्यसरी त्यसरी गर्नु हुँदैन होइन तर सर त्यहाँनिर पहिलो कुरो त हाम्रो जीवधनको सुरक्षा हुनु पनि गाह्रो छ काम गरेर जाँदाखेरि है सर के हामीले काम सुरु गरिसकेपछि फेरि बिचमा रोकेर अड्काइदिने हो कि त्यो पनि हेर्नु पर्यो नि तपाईँले जसरी भए पनि तपाईँलाई तपाईँ हाम्रो जुन अनि अनि हामीलाई घाटा लाग्छ नि त अनि घाटा नलाग्ने गरी हजुर तपाईँलाई चाहिँ म मान्छेलाई अर्को मान्छेलाई बेच्ने अब त्यहाँनिर अब खुकुरी नै कहाँ घाँटीमा ल्याउँछ भनेदेखि त मैले भन्नु पनि केही लागेन है अब त्यसले गर्दाखेरि अब तपाईँहरूले जे गर्नुहुन्छ तपाईँहरूले नै गर्नु नि त उसो भएदेखि ल ल हुन्छ सर त्यो हामी त्यो यो झाड पनि कति साह्रो हो अरे काका <laughs> नमस्कार है नमस्कार के गर्नु र यहाँ यसो मुलाको ड्याङ बनाऊ भनेर यसो सुला छरौँ भनेर किसानको छोरो यस्तै त हो नि हौ काका के रोप्ने अब अब मुला छरौँ भनेको अनि काका के कामले ल्याउनु भनी हो होइन के छ कसो छ भतिज गाउँ आएको नि हौ अनि काका अब काकाहरूको गाउँमा त उज्यालो छ साह्रै रमाइलो छ होइन हाम्रो अब गाउँघरमा त लघु जलविद्युत भन्ने आएर ल्याएर सबै गाउँघरका सबै मिलेर बत्ती झल पारेका छौँ हो हो काका अनि रेडियो पनि बज्छ टिभी पनि बज्छ अनि गाउँघरमा तेल तेल नै मिलेर पनि चलेको छ बाबु हाम्रो स्याङ्बु काका त यो केटो पनि काका हेर्नु न मैले पनि नगरेको र गाउँमा यसो दुई चार जना मान्छे बोलाएँ यसो बत्ती उ गर्नुपर्छ भने होइन तर अब ती हाम्रै गाउँका मान्छेहरू छन् दुईजना चक्रेर त्यो धनराजले सबै खतमै पार्दै अब बत्ती नै नबल्ने अवस्थामा पुगे ए के गर्ने हो काका हाम्रो ठाउँमा नि बत्ती त बाल्नै पर्यो होइन त्यसो होइन अब आफै गर्नुपर्छ गाउँको सबै जुट्नुपर्छ गाउँको दाजुभाइहरू सबै गाउँघर मिलेर त फक्कै फैला गर्दैमा अब मनाएर चाहिँ बत्ती बाल्नुपर्छ बत्ती अब गाउँमा म बोलाउँछु काका अनि बत्ती झिलिमिली पार्नुपर्छ है <laughs> म समूह बोलाउँछु होइन काका आइदिनु पर्छ हुन्छ बत्ती आउँछ अनि छोरीको खबर चाहिँ के छ त्यो छोरी अहिले बाह्रमा पढ्दैछ अनि उसले पनि के भन्छ भने राम्रो खालको केटो पायो भने बिहे पो गर्छु बुवा पो भन्छ हौ काका लाउरी नै पो चाहनु ए देउसरा अलिक न ए बजार जानुभएको खै किनमेल गर्नुपर्ने छ बेलुका बेलुका साँझमा आउनुहुन्छ होला बेलुका बेलुका साँझमा हौ चाहिँ किन चाहियो नि भनेको बुवा बुवा बुवा भयो भने त बुढोले यहाँ मलाई यतिका टेन्सन मचाइहाल्छ नि टेन्सन टेन्सन त गराइहाल्नुहुन्छ नि पनि तिमीलाई भेट्न आउनु पर्ने है बुवा नभएको बेलामा कति रमाइलो हुन्छ भन्ने कुरा त मलाई थाहा छ नि बुवाले सुन्नुभयो भने फेरि के गर्नुहुन्छ बुवालाई के छ त्यही भएर यसरी सुन मैले तिमीलाई यस्तो मनपर्ने चिज ल्याइदिएको छु यस्तो मनपर्ने चिज खै हेरौँ कस्तो काउकुती लगाएर फेरि काउकुती लगाउँछ मोबाइल ल्याइदिएको नि त मोबाइल हेर्ने काउकुती आथा चिमोट्नु चाहिँ पर्दैन नि त फेरि कस्तो रहेछ नि उही लगाउनु भयो ल हो त्यहाँनिर मैले नम्बर सेभ गरेर राखिदिएछु कि कताबाट पनि यो म नराम्रो चिज त ल्याउँदै ल्याउँदिनँ नि एक दुई तिन मोबाइल ल्याइदिइहाल्नु भयो अब त के हुन्छ प्यान्ट पनि ल्याइदिनु होला बाबु आउनुभयो हजुर बाउ आउँदैछु एकैछिन बिस्तारो जानुहोस् नि फेरि आउँछु है यो झालबाट बिस्तारो छिर्नु यहाँबाट के हो ढोकासोका बन्द गर कस्तो निधाएछु बा कसरी निधाएछु ढोका त खुल्ला गरेर उस पर्छ सुता पनि अल्छी लाग्यो एक्लै बस्नुपर्ने घरमा चेरा दिन बोलाउनु यहाँ जाइ निचक झ्याम्नु त्यहाँ त्यसरी दिउँसो सुत्नु है त नि होइन बुवा अल्छी लागेर हालेछु जाउँ त पान लिएर आऊ हुन्छ जतिसुकै अप्ठ्यारो परे पनि यता देउसरासँग चक्रेको माया निकै मौलन थालेथ्यो भने उता बिजुबारे गाउँमा बिजुली ल्याउने कुरो पनि निकै चर्कन थालिथ्यो कुरा सुन्नुहोस् है अब ती तिन वर्ष भइसक्यो हाम्रो गाउँमा बत्ती नआएको त्योभन्दा होइन अगाडि हामी सबै मैले डाकेको पनि हो तपाईँहरू स्वात्तै उठेर हिँडिदिनु भयो हो किन भन्नुहोस् त म त अस्ति त जान्न र नि नबालु नबालु भने अब बाल्दा उपयोग हुँदो रहेछ बालु आउँछ भनेर पार्टीले मलाई छिट्टै आउँछ भनेको थियो योजना बलिसक्यो तिन वर्षभित्र बलिसक्यो भने मैले के गर्ने त आइदिन नि कुरा पार्टी पार्टीले यो काम काट्ने होइन हामी तिन वर्ष पछाडि पर्नु बिचारी गाउँ भन्दा ओ बलबीर छ अब मुख्य कुरो के हो भने नि हेर्नुहोस् पारी गाउँ होइन बत्ती झिलिमिली भएको चार पाँच वर्ष भइसक्यो त्यसको लागि यसो सल्लाहको लागि मैले स्याङ्पु काकालाई ल्याएको छु उहाँको पनि अनुभव सुनौ न केही है त हेर्नुहोस् मेरो गाउँ हाम्रो गाउँ टोल सबै मिलेर बत्ती बाल्यौँ अलिक झलमल छ गाउँको समिति गठन गर्नु गाउँ टोल मिल्नु अनि दर्ता गरेर जिल्लामा पेस्नु होइन त्यसपछि बत्ती तपाईँहरूको आउँछ आएपछि अब रेडियो टिभी अब कम्प्युटर सबै चल्छ हेर्नुहोस् अब त सानो त जसरी पनि पाल्नु पर्छ होला नि हौ पचहत्तर वर्ष भइसके अब म कति बाँच्छु देखेरै मर्न पाऊँ बत्तीमा पढ्दा पढ्दा अन्धकार हुन्छ कहिले भनेको टाइममा बल दिँदैन विद्यार्थीहरूको आफ्नै समस्या मेरो पनि कुरा है साङ्गु भाइले भनेको कुरा नराम्रो त होइन किनभने समिति बनाउनु पर्छ भने समिति बनाउँदाखेरि विचार गरेर विवेक पुर्याएर कसको पहुँच राम्रो छ विचार गर्नुपर्छ किनभने राजनीतिक कुरालाई पनि विचार गर्नुपर्छ पर्यो राजनीतिक दललाई मिलाइदिनु हामी समिति बनाऊ समितिमा हामी सबै महिला पुरुष केटा केटी बुढाबुढी हामी सबै राख्छौँ भाउजूले एकदमै ठिकै भन्नुभयो भनेपछि बत्ती बाल्नु होइन त आखिरमा यो बेलाले मानसिंहकै अध्यक्षतामा लघु जलविद्युत निर्माण तथा उपभोक्ता समिति सर्वसम्मतले चयन गरे सबैले आफ्नो नाम प्रस्ताव गर्लान् भनेर गमक्क परेर बसेका ठुला गरे धनराजको सेखी नै झरे हजुर यही रिस पोख्न उनले गाउँका केही ठिटाहरूलाई उक्साउन थाले हजुर चक्रे भाइ हिजो समिति बनाउँदाखेरि कस्तो किसिमको समिति बनायो थाहा पायो तिमीहरूले त्यो समितिबाट यो विद्युत बन्छ कि बन्दैन यो बिजुली बन्छ कि बन्दैन खै खोइ अब त्यो बन्छ जस्तो त आशै पो छैन हो मलाई पनि त्यस्तै लागेछ हौ खै किनभने यही त हो हेर भाइहरू यो मानसिंहले सानो कुरालाई लिएर ऊ धेरै पैसा कुम्ल्याउन पोको पार्न खोज्दैछ नि गाविस अध्यक्ष हुँदाखेरि कति पैसाको पोको पार्यो हो तिमीले यो कुराकानी बुझिसकेको भएको हुनाले अब यो मलाई साना योजनामा काम अगाडि बढ्ने होइन कस्तो भाइ हुनु त हो दाइ तर समितिकै विरुद्धमा लाग्न चाहिँ गन्जे भाइ अलिक जस्तो लागेन पनि समितिले त्यो काम गर्यो कि नगर्नु काम गर्यो भन्ने कुरो बुझेर अगाडि बढ्न तिमीहरूले नै यही मौकामा हो नि हो काका अब त नि अब बनाउनेको क्या विधि मन दुख्यो कमी छैन भत्काउने हारुको मनलाई छालेर नाचौ जलमाथि जानै पर्छ संसार छो आफै आफै किन भन्छौ मतलबी आफै आफै किन भन्छौ मतलबी खोज्छौ सबै सजिलै दुध र भाँजो हाल्ने चलनले बिग्रियो मनलाई छालेर नाच्छौ जलमाथि जानै पर्छ संसारै छोडेर आफै आफै किन बन्छौ मतलबी तपाईँ सुन्दै हुनुहुन्थ्यो नाटक श्रृङ्खला कथा मिठो सारङ्गीको बिजुलीको कथा अङ्क एक यस अङ्कका कलाकारहरू हुनुहुन्थ्यो प्रकाश गन्धर्व भीमा दाहाल राजु याक्पान्देन विनोद गुरुङ टिका शेर्पा दिलीप बराल इन्द्र गुरुङ भरतमणि पौडेल कमला सुवेदी सृष्टिराज भण्डारी भवसागर घिमिरे सरोज रेग्मी वाङ्गे शेर्पा तीर्थराज निरौला माला गुरुङ विमला खतिवडा अमिरा अधिकारी बालकुमारी न्योपाने मेनी गुरुङ दावा शेर्पा पासाङडोमा शेर्पा सबिना तामाङ चन्द्र माङमु आसामे कान्छा सुब्बा कृष्णमाइला तामाङ मिङमा तेम्बा शेर्पा बिर्खबहादुर गुरुङ तेजबहादुर सुनार गणेश नेपाल हरि गुरुङ छत्र तामाङ वर्षा तामाङ सुमन पौडेल सञ्जय भट्टराई सूर्यकुमार गुरुङ सन्तान मादेन र होमादेवी गुरुङ नाटकका लेखक तथा निर्देशक हुनुहुन्थ्यो भवसागर घिमिरे साथमा हुनुहुन्थ्यो आन्विका गिरी र रविन्द्र सिंह बानिया साथै उत्पादन सहयोगी सृष्टिराज भण्डारी वेब प्रड्युसर विबोर बराल ध्वनि सम्पादन शिरिष विक्रम थापा नाटकका सहसम्पादक हुनुहुन्थ्यो खगेन्द्र लामिछाने र सम्पादक हुनुहुन्थ्यो ध्रुवहरी अधिकारी यो नाटक बीबीसी मिडिया एक्सनले बनाएको हो नाटक कथा मिठो सारङ्गीको को भर्खरै प्रसारण गरिएको अङ्कबारे तपाईँका कुनै सुझाव सल्लाह र व्यक्तिगत अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने पत्रचार गर्न नभुल्नुहोला तपाईँले पठाउनु भएको पत्र हाम्रो अर्को कार्यक्रम सारङ्गीको भलाकुसारीमा प्रसारण गर्नेछौँ पत्रचार गर्ने ठेगाना हो कार्यक्रम सारङ्गीको भलाकुसारी BBC media action Sanepa Lalitpur post box number आठ नौ सात पाँच इपिसी पच्चिस चौवन्न त्यस्तै इमेल ठेगाना हो एलइटिटिइआरएस लेटर्स एट बिबिसी नेपाली ड्रामा डट कम नाटक सुनिसकेपछि तपाईँलाई तत्काल प्रतिक्रिया पठाउन मन लागेमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ एसएमएस पठाउनका लागि आफ्नो मोबाइलमा केएमएस टाइप गरी एक स्पेस छोड्नुहोस् र आफ्नो प्रतिक्रिया लेखेर छ छ सात सातमा पठाउनुहोस् हाम्रो अर्को कार्यक्रम सारङ्गीको भलाकुसारीको जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै म लुनिबा तुलादर बिदा चाहन्छु नमस्ते धन्यवाद लुनिबा कार्यक्रम सारङ्गीको भलाकुसारीमा तपाईँको समुदायका समस्या सङ्घर्ष र सफलताका कुरा साथै विकास निर्माणका काम सरकारी निकायबाट पाइने सेवा सुविधा र सार्वजनिक पदमा बसेका व्यक्तिको आचरणबारे तपाईँलाई चित्त बुझेका र नबुझेका कुरा अनि नाटकसँग सम्बन्धित विविध पक्षमाथि गरिएको छलफल र पर्दा पछाडिका रोचक कुराहरू सुन्न सक्नुहुनेछ भोलि बेलुका सभा आठ बजे सुन्न नबिर्सिनुहोला कार्यक्रम सारङ्गीको भलाकुसारी